thank you तिम्रो त्यो हँसिलो मुहारको झाझलको जब आउँदा तिम्रो त्यो हँसिलो मुहारको झाझलको जब आउँदा बिछोडका कुरा कल्पिन थाल्छन् बिछोडका कुरा कल्पिन थाल्छन् to be नहीं परछा विश्वास करना ले सजाया मैं पवित्र प्यार को कल्पना जब गर्दा मेरो त्यो पवित्र प्यार को कल्पना जब गर्दा आंसू का धारा बहन थाल्छन् आंसू का धारा बहन थाल्छन् तस्विरले चित्त बुझाउँदा लागेको चोट यो छाती भित्र कसरी सानो लागेको चोट यो छाती भित्र कसरी सानो राति जीवनका कथाहरू अपुरो गारेर छोड्दा चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त